अगाडि दुई एपिसोड जति हाम्रो कार्यक्रम तपाईँको माझमा जान सकेनौँ म आफ्नै कार्य कार्यव्यस्तताहरूले एफएमभन्दा केही टाढा थिएँ हेटौँडाबाट पनि टाढा थिएँ भन्नुपर्छ र त्यसका लागि म क्षमा प्रार्थी पनि छु तर पनि तपाईँले सोधिरहनुहुन्थ्यो सदैव मैले जानकारी पाएँ खुसी लाग्छ तपाईँले यति धेरै माया देखाउनु भएको छ तपाईँले मलाई जति माया गर्नुहुन्छ नि त्यसको हजारौँ गुणा बढी त्यसको सयौँ गुणा बढी तपाईँको आमा बुवालाई अनि तपाईँको आफ्नो मान्छेलाई माया गर्नुहोस् सदैव आफ्नो मान्छेप्रति वफादार रहनुहोस् तपाईँ मनले पनि वफादार रहनुहोस् र तपाईँको कर्मले पनि तपाईँको आमा बुवा र तपाईँको आफ्नो मान्छेप्रति वफादार रहनुहोस् र सधैँ आफ्नो मान्छेलाई माया गरिरहनुहोस् कहिले पनि धोका नदिनुहोस् म सधैँ यही आग्रह गर्छु र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ यो रातमा छटपटिरहनुभएकाहरूका लागि हो विशेष गरी यतिखेर चारैतिर अन्धकार छ तपाईँलाई निन्द्र पनि लागेको छैन होला पढौँ भने पनि पढ्न मन लागेको छैन होला आफ्नो मान्छेको धेरै याद आइरहेको होला अथवा आफ्नो आमा बुवा जसले जन्म दिएर तपाईँलाई यो संसारमा ल्याइदिनु भएको छ ईश्वरको अगाडि तपाईँलाई एउटा तपाईँको कर्ममा अगाडि बढ्ने प्रेरणा दिनुभएको छ उहाँहरूलाई पनि सम्झिरहनु भएको होला हो तपाईँका ती यादहरू कहाँ पोखौँ भइरहेका छन् भने तपाईँको मुटुका आवेगहरूलाई तपाईँको मुटुको प्रेमलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि तयार पारेको कार्यक्रम हो कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्ममा म छु तपाईँको मनभित्रको साथी चन्द्र सबै पनि मलाई साथ दिइरहनु भएको छ र तपाईँका एसएमएसहरू तपाईँका कमेन्टहरू कार्यक्रममा राख्ने गर्छु आज अलिकता समस्या भइरहेको रहेछ अनलाइनमा तपाईँले अनलाइनमा सुन्न सक्नुभएको छैन होला त्यसैले तपाईँ कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ मैले कमेन्टहरू पोस्ट गरेको छु कमेन्ट चाहिँ मैले विशेष गरी हाम्रो page W W W dot Facebook dot com slash सबै सौगात अनुराग अर्थात् सबै सौगात भन्ने पेज छ हाम्रो त्यो पेजमा तपाईँले कमेन्ट गर्नुपर्ने हुन्छ रेडियो सर्भरमा पनि मैले लिङ्क दिएको छु तर त्यो लिङ्कको मुनि भन्दा पनि त्यो लिङ्कलाई क्लिक गरेर सबै सौगात पेजमा जानुहोला र त्यसमा कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्ट मसम्म आइपुग्छ त्यसै गरी आज एसएमएस गर्नको लागि तपाईँले पुरानो नम्बरमा एसएमएस गरिरहनु भएको होला तर एसएमएस सर्भरमा आएको समस्याको कारणले गर्दा मैले त्यो पुरानो नम्बरमा एसएमएस लिन सक्दिनँ आज तपाईँले मोबाइल नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ त्यसका लागि भने मोबाइलको म्यासेज बक्समा गएर यम यम लेख्नुहोस् र एउटा खाली ठाउँ छोडेर तपाईँको मनको कुरा लेखेर मोबाइल नम्बर अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्र अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा एसएमएस गर्न सक्नुहुन्छ पुनः एकपटक नम्बर भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर यम यम लेखेर एउटा खाली ठाउँ तपाईँको मुटुको कुरा लेखेर र नाम र ठेगाना लेखेर एसएमएस गर्ने नम्बर हो अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्र यो नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ र यतिखेर तपाईँका एसएमएस र कमेन्टहरू थुप्रै आइसकेका छन् ती एसएमएस र कमेन्टहरू राख्छु तर त्योभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि प्यार करां एक पल विच साबार करां तू जावे जे मैनू छड़ के मौत दा इंतजार करा कि तेरे लिए दुनिया छोड़ दी है तुझ पे ही सांस आके रुके मैं तुझको कितना चाहता हूँ ये तू कभी सोच ना सके तेरे लिए दुनिया छोड़ दी है तुझ पे ही सांस आके रुके मैं तुझको कितना चाहता हूँ ये तू कभी सोच ना सके में जिंदगी कुछ भी नहीं है ये जान है तो है इसमें जिंदगी अब मुझको जाना है कहाँ तुझको कितना चाहती हूँ ये तू कभी सोच ना सके तेरे लिए दुनिया छोड़ दी है तुझ पे ही सांस आके रुके मैं तुझको कितना चाहता हूँ ये तू कभी सोच ना सके त्यो कवि सोच्न सके तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म र म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र आज धेरै समयपछि तपाईँको माझमा आएको छु केही आवाज पनि डिफ्रेन्ट पाइरहनु भएको होला अप्ठ्यारोहरू छन् तैपनि तपाईँसँग छुटिएको यो दुई तिन हप्ता तपाईँको यादले तपाईँको सम्झना तपाईँ जस्तो माया गर्ने श्रोताहरूको यादले मलाई पनि सताइरहेको थियो र जस्तोसुकै अवस्था रहे पनि यतिखेर भने तपाईँको माझमा आएको छु म र यतिखेर म तपाईँको कमेन्टहरू लिन चाहन्छु केही साथीहरूको कमेन्टहरू थुप्रै आइसकेका छन् र त्यसै गरी तपाईँका एसएमएसहरू पनि आउने क्रम जारी छन् र आज एसएमएस गर्नका लागि भने मोबाइलको म्यासेज बक्समा गएर एचआरएस लेखेर तपाईँले जुन तरिका गरिरहनु भएको थियो त्यो तरिका नगरिकन तपाईँले आज चाहिँ मोबाइल नम्बरमा गर्नुहोला किनभने एसएमएस सर्भरमा अलिकति समस्या आइरहेको छ तपाईँले त्यसका लागि भने यब यब लेखेर तपाईँको नाम ठेगाना तपाईँको सन्देश लेखेर अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा एसएमएस गर्न सक्नुहुन्छ थुप्रै एसएमएसहरू पनि प्राप्त भइसकेका छन् यतिखेर म सुरुमा तपाईँको कमेन्टहरू पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजीले एकान्तमा तिम्रो सम्झनामा टोलाएरै रोएँ मनको माया आँखाभरि खेलाएरै रोएँ आज म तिमीदेखि धेरै टाढा भएर त होला आज म तिमीदेखि धेरै टाढा भएर त होला नबोल्ने तिम्रो तस्विरलाई बोलाएरै रोएँ मनको आँखाभरि मनको माया आँखाभरि खेलाएरै रोएँ एकान्तमा तिम्रो सम्झनामा टोलाएर रोएँ वा एकदम राम्रो लेख्नु भएको छ अविरल प्रेमीजी उहाँ लेख्नुहुन्छ आज म नमस्कार दाई म अविरल प्रेमी mission from Nibuwatar now Doha कतारबाट उपस्थित भएको छ है आज म यस कार्यक्रम मार्फत मेरो प्यारा भाइ बहिनी साथीहरू सबैको लागि मिठो भाइ मिठो सम्झना भन्न चाहन्छु खासै मुटुदेखि मुटुसम्म पुग्नु पर्ने त छैन दादा भए पनि साथीहरूलाई सम्झिनु पर्दा बबिता मुक्तान युनि साथिङ उषा कोइराला सजिना थापा लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि लागि त्यसै गरी अर्को कमेन्ट लेख्नु भएको छ दिपली मुन्ना कलेजीले लेख्नुहुन्छ हेलो हाई मिठो बोल्ने हेन्से आरजे चन्द्र दादा एन्ड हेन्से टेक्निसियन दादा नमस्ते एन्ड सेवाहरू फ्याफुल है दादाहरूमा दिप लिम्बू नक्कले अल स्टार मिडिया ग्रुप को मेम्बर है दादा आज प्रोग्राम मार्फत लभ म्यासेज राख्नुपर्दा राम्री फ्रेन्ड म मन मन्जु थिङ तामाङ त्यसै गरी सुषमा सुस्केरा राई कल्पना श्रेष्ठ अन्जु मुस्कान निगिता लामी छाने विमला तामाङ लगायतको थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट लेख्नु भएको छ एक्लो केटो भुवनजीले तिमी बस्ने मुटु मेरो फोडेको हुन् हुनेछ मेरो पाइला मृत्युतिर मोडेको हुनेछ तिमी बस्ने मुटु मेरो फोडेको हुनेछ मेरो पाइला मृत्युतिर मोडेको हुनेछ उता तिमीले पराईसँगै नयाँ जीवन सुरु गर्दा उता तिमीले पराईसँगै नयाँ जीवन सुरु गर्दा यता यो अभागीको प्राण तोडेको हुनेछ तिम्रो तस्विर मेरो हातले च्यापेकै भए पनि त्यो बेला मेरो आत्माले यो शरीर छोडेको हुनेछ पराईको रातो सिन्दुर लगाए तिमी रातो घुम्टोमा सजिँदा मेरो लासमा सेतो कात्रो ओडेको हुनेछ भन्नुभएको छ एकदमै राम्रो गजल धेरै धेरै धन्यवाद छ hi it's me Bhuwan Ghalan from Makwanpur गढिनौ मनोकामनाबाट हामीले कसैलाई जतिसुकै अनगिन्ती माया नै किन नगरोस् अन्तिममा ऊबाट घृणित बन्न र भइरहेको सम्बन्ध टुटाउन अन्जानमै भएको मात्र एउटा गल्ती नै काफी हुँदो रहेछ गल्ती एउटा अनि माया अनगिन्ती तर पनि गल्तीकै चर्चा धेरै हुँदो रहेछ किन यस्तो भएको होला है दादा जे भए पनि माया गरेको मान्छेलाई भुल्न कठिन हुँदो रहेछ दादा so miss you and love you so much भनेको छ अरे भनिदिनु है दादा कसै कसैलाई अनि उसको लागि यो भावना भो भुल्ने प्रयास गर्छु मिस गर्दिनँ तिम्रो कुनै खुसीमा नि रेस गर्दिनँ तिमीलाई मेरो यति धेरै घृणा लाग्छ भने ठिकै छ अब म तिम्रो सामु आउने कोसिस गर्दिनँ भन्नुभएको छ धेरै राम्रो मुक्त गजल लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ माया यस्तै हो सानो गल्तीले जिन्दगी नै तहस नहस सक्छ त्यसैले गल्ती सकेसम्म गर्नु हुँदैन भुवनजी तपाईँले पनि कुनै गल्ती गर्नुभएको होला आत्मसात पनि गर्नुभएको छ आगामी दिनमा त्यस्ता गल्तीहरू हुन् यही चाहिँ तपाईँले सदैव मनमा राख्नुपर्छ र धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् त्यसै गरी एसएमएसहरू पनि छन् केही एसएमएसहरू पढ्न चाहन्छु म एसएमएस गर्नुभएको छ पहिलो एसएमएस यो पहिलो एसएमएस भन्दा पनि सर्दै जाने क्रममा कहिलेकाहीँ दोस्रो पनि भइदिन्छ लेख्नुहुन्छ यात्राको फाट रहेछ जिन्दगी दौडिनु पर्ने औँसे आँसुको आँसुको हाल रहेछ जिन्दगी पौडिनु पर्ने भन्नुभएको छ हाई दादा मि अमिर लामा के गर्नु दादा परिस्थितिले यस्तै गरायो मिस यु यस भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अमिरजी तपाईँको यो कमेन्टको लागि एसएमएसको लागि माफ गर्नुहोला र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ एसएमएस चाहिँ आज हामीले अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा लिइरहेका छौँ यो जानकारी तपाईँलाई पनि थाहा छ अर्को कमेन्ट गर्नुभएको छ हाई दादा प्रोग्राम सुन्न नपाएर पागल नै भएको छु हो म त भन्नुभएको छ एन्ड मेरो मायालु कालु miss you and love you म हजुरकै वेटिङमा छु ल कालु बाई दादा सियु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कसले गर्नुभयो थाहा छैन जे होस् उहाँको कालुसम्म यो एसएमएस पुगिसकेको छ भन्ने मलाई लाग्छ त्यसै अर्को कमेन्ट पनि गर्नुभएको छ अर्को एसएमएस माफ गर्नुहोला अर्को एसएमएस गर्नुहुने साथी हुनुहुन्छ हाई दाजु नमस्ते रात्रिकालीन सन्चै हुनुहुन्छ मि हेटौँडाबाट मनिष लामा सन्देश माई लभली सिसलाई miss you and love you भन्न चाहन्छु एनएसजी बिमारी हुनुहुन्छ सो उहाँलाई गिट सुन बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा बबिता घलान भैँसी साथबाट मेरो साथीहरू मेरो साथीहरू सङ्गीता सनोत सा शान्ति स्पेसली हजुरलाई यो मुठुदेखि त्यो मुठुसम्म पुर्याउने गरी मिस गर्दैछु अनि मेरो फेसबुक सबै साथीहरूलाई मिस गर्दैछु भनिदिनु ल दादा ओके गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुहुने साथी हुनुहुन्छ हाई ब्रु सन्चे हुनुहुन्छ it's me Tamang Ashish from Shikhar पानी एन्ड उही मै मै कान्छी एसबिटीलाई अल टाइम मिस गर्दैछु भनिदिनु है मुटुसम्म पुग्ने गरी ओके बाबाई हेभ अ स्विट ड्रिम्स भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको आफ्नो मान्छेले अवश्य पनि तपाईँको सन्देश पाइसक्नु भएको छ मलाई त्यस्तै लाग्छ त्यसै गरी अर्को एसएमएस पनि गर्नुभएको छ सोम टेक्स्ट मिसिङ भनेर आयो उहाँको एसएमएस सायद आउँदै होला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अह कसले लेख्नु भएको छ अह <laughs> क कसले गर्नुभयो म त खोज्दा खोज्दैन अलिकता गाह्रो भइरहेछ किनकि आज मैले मोबाइलबाट लिइरहेको छु अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ अगाडि यम यम लेख्न चाहिँ नभुल्नु होला एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हार्दिक आभार यहाँको साथ र सहयोगले चौतारीको के लेख्नु भएको छ उहाँले <laughs> अवश्य उहाँले के कुरा लेख्नु भएको छ तर सम टेक्स्ट मिसिङ भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यम यम टाइप गर्नुहोला र त्यसपछि एउटा स्पेस छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा एसएमएस गर्न सक्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन नमस्ते के छ खबर हामी भैँसेबाट शान्ति लामा मेरो एसएमएस भन्नुपर्दा मेरो मेरो मनमुटुभित्रको मान्छे विशाललाई I miss you and love you भन्न चाहन्छु बबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी अर्को एसएमएस प्राप्त गरेको छु एसएमएस गर्नुभएको छ आज धेरै पछि प्रोग्राम सुन्न पाएर होला खुसीले अघि नाम लेख्नै भुलेछु है दाजु म सङ्घर्षशील सङ्गीता नगरकोटी हो कि दाजु मेसी है हजुरलाई हजुरलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सङ्गीताजी फेरि दोहोऱ्याएर भए पनि नाम लेख्नु भएको छ अर्को एसएमएस पनि प्राप्त भएको छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा good evening it's me Sunita Rumba आजको मेरो एसएमएस भन्नुपर्दा मेरो मन मुटुमा बस्ने मान्छेलाई मिस यु भन्न चाहन्छु एन्ड साथीहरू मेरिना भन्नुभएको छ तर सम टेक्स्ट मिसिङ भनेर आयो यति मात्र एसएमएस आयो धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अरू एसएमएसहरू पनि आइरहेका छन् अर्को एसएमएस गर्नुभएको छ कुछ रिश्ते उपरवाले बनाते हे कुछ रिश्ते लोक बनाते हे पर कुछ लोक बिना रिस्ते के ही रिश्ते निभाते हे सायद ओही दोष कहलाता है भन्नुभएको छ एकदमै राम्रो भावना लेख्नु भएको छ फ्रम हरेन्द्र डर लेख्नु भएको छ डर डिएआर मैले गलत नाम उच्चारण गरेको भए माफ गर्नुहोला तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ त्यस पछाडि यम यम र तपाईँको नाम ठेगाना अथवा यम यम मात्र लेखेर पनि तपाईँको मुटुको कुरा र नाम ठेगाना लेखेर अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्रमा एसएमएस गर्न सक्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ धेरै दिनपछिको दर्शन छ है दा म रन्जु वर्तौलाको तर्फबाट दादा किन है माया नै दुःख अनि सुख मिल्छ फ्रेन्ड नै रिसाउँछ अनि फ्रेन्ड नै खुसाउँछ but all I miss you and love you हजुरलाई पनि है दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि माया यस्तै हो कहिले रिसाउने कहिले खुसाउने तर मायाले सबै जिन्दगी बनाउन सक्नुपर्छ नत्र त्यो माया चाहिँ हुन सक्दैन त्यसैले सदैव साँचो माया गर्नुहोला म सदैव भनिरहेको हुन्छु तपाईँ एसएमएस गर्नुहोला तपाईँका थुप्रै कमेन्टहरू पनि प्राप्त भइरहेका छन् यतिखेर म तपाईँको कमेन्ट पढ्दैछु कमेन्ट <laughs> कसले गर्नुभएको छ म हेर्दैछु भुवनजीको कमेन्ट पढिसकेको थिएँ मैले अर्को कमेन्ट गर्नुभएको छ भरत रिजालजीले तिमीलाई सम्झी सम्झी बिच्छन् मेरा रातहरू तिमीलाई सम्झी सम्झी बिच्छन् मेरा रातहरू आँखाबाट आँसु झर्छन् सम्झता तिम्रा खातहरू मायाको पोखरीमा सँगसँगै पौड्यौँ हामी दुवै किनारामा नपुग्दै बिचैमा छुडे त छुटे तर हाम्रा हातहरू माया माया भन्दै तिमीलाई म खोजी हिँडिरहेँ भेट्दा तिमीलाई उल्टै लायो नराम्रा बातहरू सँगै जिउने सँगै बाँच्ने जीवनको गोरेटोमा अल्झिएला लड्दा म हान्यौँ चाम्रा लातहरू जीवनभर साथ दिने बाचा तोडेर पनि आज चाहिँदैन भन्छौ रे सहयोगी राम्रा साथहरू भन्नुभएको छ धन्यवाद दाई म मोरङबाट नाउ इन मलेसिया भन्नुभएको छ धेरै धेरै धन्यवाद छ भरतजी तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो यो कमेन्ट हेर्दैछु रुमी अर्जितजीले कमेन्ट गर्नुभएको छ हेलो चन्द्र दादा यो जुनेली रातको न्यानो माया अनि मिठो सम्झना धेरै दिनपछिको तपाईँलाई अनि रेडियो सर्भर फ्यामिलीलाई पनि अनि मेरो मनमुटुको साथीहरूलाई पनि सम्झिँदैछु म हटियादेखि सन्तोष नगरकोटी रेडियो सर्भर प्रेमी अनि मेरो मुटुको कुरा भन्नाले मेरो मनभित्रको निश्चल गरी बस्नु भएको जतिलाई धेरै मिस गर्दैछु अनि मलाई जो जसले नेगेटिभ अनि नराम्रो फिलिङ गर्न हुनेलाई पनि मिठो सम्झना भन्दै आजको बसाइबाट बिदा हुन्छु चन्द्र दादा अनि मेरो फ्रेन्ड भाइ take care miss you good night take care all of you भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि पढ्दैछु म यतिखेर अर्को कमेन्ट गर्नुभएको छ मन्जु थिङजीले लेख्नुहुन्छ मैले सम्झिँदा उहाँलाई पानी परेको याद छ मैले सम्झिँदा उहाँलाई पानी परेको याद छ कसैले उहाँलाई नराम्रो भन्दा आँसु झरेको याद छ मैले सम्झिँदा उहाँलाई पानी परेको याद छ कसैले उहाँलाई नराम्रो भन्दा आँसु झरेको याद छ आफूलाई भन्दा बढी माया गर्छु उहाँलाई आफूलाई भन्दा बढी माया गर्छु उहाँलाई आँखा चिम्लेर उहाँलाई विश्वास गरेको याद छ कसैले उहाँलाई नराम्रो भन्दा आँसु झरेको याद छ वा एकदमै राम्रो मुक्तक लेख्नु भएको छ मन्जु थिङजीले लेख्नुहुन्छ हाई नमस्ते it's me Manju Thing from Hetauda पन्ध्र आज मेरो उदयपुरमा रहनुहुने हस्बेन्ड मणिकजीलाई आफ्नो केयर गर्नु एन्ड मेरो माया नमार्नु भन्न चाहन्छु and miss you love you so much my hardly husband then my best Kailash तपाईँ र बलराम सरलाई मिठो माया मिठो सम्झना छ है okay take care bye bye good night have sweet dreams भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सविता अधिकारीजीले लेख्नुहुन्छ hi bro it's me Savita Adhikari from Kamane I just want say that miss you and love you to all my Facebook friends and relative okay bro good night bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले लेख्नुहुन्छ हेलो दाई दर्शक नमस्कार सन्चय हुनुहुन्छ दाई it's me Sangita Tamang from Bhainse साथ र आज मेरो सन्देश भन्नुपर्दा मेरो लभली लभली लभली फ्रेन्डहरू सबैलाई मिस गर्दैछु भन्न चाहन्छु र स्पेसली माइसिस शर्मिला र सुनितालाई सुन्तलीलाई मिस गर्दैछु एकदै दाई take care bye bye nice stream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ तमाङ तामाङ सुशीलाजीले हाई चन्द्रदा रात्रिकालीन नमस्कार म सुशीला तामाङ फ्रम भैँसी आज प्रोग्राम मार्फत एसएमएस राख्नुपर्दा साथीहरू सरिता सुस्मिता ममता सरिता सोल्टिनी शर्मिला तामाङ सङ्गीता र स्कुल फ्रेन्डहरू सबैलाई मिस गर्दैछु ओके दादा बबाई गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि एक कमेन्टको लागि माफ गर्नुहोला त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ जुनु तामाङजीले रिदम बोखिम खेटुङ राई एनोल खालिङ अशोक निरोज तामाङ दीपक निरौला राम सहयात्री नेमाङ शम्भु मोक्तान भरत रिजाल अशोक तामाङ लगायतका सम्पूर्ण साथीहरूलाई अनलाइन पनि मिस यु शुभ पनि भन्नुभएको छ मेरो अनलाइन प्रवास मिडिया ग्रुपको मेम्बर्स सङ्खुवा सभाबाट जुनु तामाङ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ जुनुजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अँ अर्को कमेन्ट गर्नुभएको छ तिवारी रुद्रजीले थ्याङ्क यू भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सोनालिका घलानजीले सोनालिका घलानजी लेख्नुहुन्छ यो रात्रिकालीन समयको मिठो मिठो सम्झना अनि अटुट माया छ है अल फ्रेन्डलाई दर्शन नमस्कार दाजु यो सोनालिका तामाङको तर्फबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो फ्रेन्डहरू शरण सविता बबिता सरिता शिष शर्मिला एन्ड अल फ्रेन्डहरूलाई जति पनि नेम छुटेका अल फ्रेन्डलाई मिस गर्दैछु बिर्सेको छैन भन्न चाहन्छु ओके दादा भाइ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि कार्यक्रम मोटेदेखि मोटेसम्म हुनुहुन्छ म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँको थुप्रै कमेन्टहरू छन् थुप्रै एसएमएसहरू पनि आइरहेका छन् र तपाईँका कमेन्ट र एसएमएसहरू सकेसम्म सबै राख्ने चाहना हो मेरो हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ राख्नलाई अलिक असमर्थ हुन्छु यतिखेर एउटा गीत सुरु नेपाली माफ गर्नुहोला हिन्दी मुभी बिर्जराबाट त्यस पछाडि हामी तपाईँका कमेन्ट र एसएमएसहरू लिएर पुनः आउनेछौँ मिट गई मैं यहाँ यहाँ यहाँ हूँ सकोगे मैं वो राज हूँ तुम भुला ना सकोगे वो अंदाज हूँ गूंजता हूँ जो दिल में तो है राह क्यों मैं तुम्हारे ही दिल की तो आवाज हूँ सुन सको तो सुनो धड़कनों की जबान मैं यहाँ हूँ यहाँ हूँ यहाँ हूँ यहाँ कैसी सरहदें कैसी मजबूरियाँ मैं यहाँ हूँ यहाँ हूँ यहाँ देखती हो मुझे देखती हो जहाँ मैं यहाँ हूँ यहाँ हूँ यहाँ हूँ यहाँ जानम देख लो मिट गई दूरियाँ मैं यहाँ हूँ यहाँ हूँ यहाँ हूँ यहाँ कैसी सरहदें कैसी मजबूरियाँ मैं यहाँ हूँ यहाँ हूँ यहाँ मै यहाँ हो यहाँ हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ र हामीसँग अब धेरै समय छैन बढीमा दस मिनट जति समय छ त्यसैले अब भने म तपाईँलाई एसएमएस नगर्नको लागि आग्रह गर्छु र आज हामीले मोबाइल नम्बरबाट एसएमएस लिएका थियौँ केही बाँकी एसएमएसहरू छन् कमेन्टहरू थुप्रै छन् ती एसएमएस र कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिन्छु त्यसैले अब भने एसएमएस र कमेन्ट नगरिदिनु होला म आग्रह गर्न चाहन्छु किन भन्दा म तपाईँको एसएमएस र कमेन्टलाई अब पुरा समेट्न पाउँदिनँ अवश्य भने र अब एसएमएस नगर्नको लागि आग्रह गर्दा गर्दै तपाईँका थुप्रै एसएमएसहरू थुप्रिसकेका छन् यतिखेर एसएमएस गर्नुभएको छ हाई ब्रो खाना भयो त भन्नुभएको छ भइसकेको छ अवश्य पनि आइएम विनिता तामाङ फ्रम हेटौँडा एघार एघार आजको एसएमएस भन्नुपर्दा सबै स्कुल फ्रेन्ड्सलाई मिस यु भन् भन्न चाहन्छु एन्ड तपाईँलाई पनि मिस यु दादा भन्नुभएको छ thank you so much sister तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ तान्जेनजीले लेख्नुहुन्छ नमस्ते चन्द्र ब्रो के छ खबर मेरो म्यासेज भन्नुपर्दा सम्पूर्ण फ्रेन्डलाई मिठो सम्झना अनि उनीलाई पनि ल भन्नुभएको छ तान्जेन तामाङजीले एसएमएस गर्नुभएको छ धेरै धेरै धन्यवाद छ तान्जेनजी तपाईँको एसएमएस उहाँसम्म अवश्य पनि पुगिसकेको छ सुनिरहनु भएको होला सायद अर्को एसएमएस गर्नुभएको छ अँ अर्को एसएमएस कसले गर्नुभयो म एसएमएस हेर्दैछु थुप्रै साथीहरूको एसएमएस देखाइरहेको छ तर यहाँ रिड आउट गर्न चाहिँ मलाई अलिकति गाह्रो भइरहेको छ एसएमएस गर्नुभएको छ नमस्ते दादा सन्चै हुनुहुन्छ it's me Sapana Syangtan from new water दुई दादा आज मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको कुनामा बस्ने अनुप एन्ड अल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस भएको छ हाई दादा म बिना तामाङ तामाङ नि खोला चार माथिल्लो च्यापलबाट I miss you all my Facebook friend and हजुरलाई पनि मिस यु मेरो बहिनी अस्मिता जति रिसाई पनि मिस यु भनिदिनु है दादा भन्नुभएको छ अवश्य पनि तपाईँको बहिनीले पनि सुनिरहनु भएको होला तपाईँसँग रिसाउनुहुन्न त्यसै गरी अर्को एसएमएस गर्नु भएको छ हेलो दादा ah, म सविता भैँसीबाट मेरो मनको कालेलाई love you and miss you too भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि आगे दिनु पनि तपाईँको यस एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ सबको प्यार देने की आदत है हमें मुश्किल में साथ देने की आदत है हमें सबको प्यार देने की आदत है हमें मुश्किल में साथ देने की आदत है हमें कितना भी गहरा जख्मा दे कोई उतना ही ज़्यादा मुस्कुराने की आद मुस्कुराने की आदत है हमें भन्नुभएको छ एकदमै राम्रो कुरा लेख्नु भएको छ तर पुरा चाहिँ आएन सम टेक्स्ट मिसिङ भएको छ कसले पठाउनु भयो उहाँको पुरा नाम पढ्न पाइनँ अर्को एसएमएस गर्नु भएको छ एसएमएस अब चाहिँ नगरिदिनु होला र कमेन्ट पनि नगरिदिनु होला मैले आग्रह गरेको छु किन भन्दा अब म भ्याउँदिनँ नौ बजेर अडचालिस मिनट गइसकेको छ अब हामीसँग बढीमा छ मिनट बाँकी छ हाँसो एक पलको हो भने रुवाई दुई पलको जिन्दगी यस्तो पल हो जहाँ एक क्षणको मा मरण जस्तो भन्नुभएको छ हेलो दादा दर्शन नमस्ते इस्मी पृषि तामाङ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ पृषिजी तपाईँको कमेन्टको लागि एसएमएसको लागि माफ गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ हाई नमस्ते दादा म प्रवीण घिमिरे फ्रम हेटौँडा पाँच मेरो मनको साथी शैलाजालाई धेरै मिस गरिरहेको छु लभ यु सो मच भन्नुभएको छ शैलाजाजीले पनि सुनिरहनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दाजु नमस्ते मि मनिष लामा टुडेमा एसएमएस भन्नुपर्दा प्यारी रिसाउनु भएको छ सो उहाँलाई पनि गेट विल सुन एन्ड साथमा लभ यु भन्छु ओके दाजु टेक केयर भवाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको एसएमएसहरू मैले पढेँ अब भने तपाईँको एसएमएस मैले बन्द गरिसकेको छु र एसएमएस म अब पढ्न भ्याउँदिनँ थुप्रै साथीहरूको कमेन्ट छ ती कमेन्टहरूलाई पढ्ने कोसिस गरिरहेको छु तर ती कमेन्टहरूलाई पनि कति पढ्न पाउँछु थाहा छैन सन्तोष नगरकोटीजी रोमे अर्जित नामबाट उहाँले कमेन्ट गर्नुभएको थियो त्यसैले मैले दोहोऱ्याएर कमेन्ट पढिनँ माफ गर्नुहोला तपाईँको अघि नै कमेन्ट पढिसकेको थिएँ मैले तिवारी रुद्रजीले पनि कमेन्ट गर्नुभएको थियो जस्तो लाग्यो अघि नै miss you all my lovely Facebook friends भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि केटो मन नक्कली भन्नुभएको छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अप्सना लामाजीले लेख्नुहुन्छ हाई दादा के छ खबर खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ आज मेरो एसएमएस माई फ्यामिली फ्रेन्ड्सलाई miss you and my heart like get well soon and God bless you God save you miss you and love you so much my dear heart भन्दै मिस यु ल दादा ओके भबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ गौतम सिद्ध हन्तजीले सिद्धान्तजीले तिम्रो मेरो विपक्षमा काम धमाधम भएको छ मेरा सारा सब मायाहरू लिलाम भएको छ खै के नै गरेछन् न तिम्रा आफ्ना भन्नेले पनि मलाई छाडी अर्कैसँग कन्यादान भएको छ भन्नुभएको छ मार्मिक कुरा लेख्नु भएको छ मिस सिद्धान्त गौतम फ्रम हेटौँडा बाई छटिया miss you all guys specially S H R भन्नुभएको छ विश्वास भान्जो भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र अब भने हामीसँग समय एकदमै कम छ त्यसैले तपाईँका सबै कमेन्ट पढ्न सक्दिनँ अब भने म तपाईँको नाम मात्रै लिन गइरहेको छु एसएमएस मैले अघि नै बन्द गरेको गरिसकेको छु त्योभन्दा पछाडि गर्नुभएको भए सरी तपाईँका एसएमएसहरू मैले कार्यक्रममा राख्न पाइनँ कमेन्ट गर्नुभएको छ स्काई आइडिजीले आइडिजीले सायद उहाँको आकाश होला समथिङ केही धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि शर्मिला तामाङजीले पनि कमेन्ट गर्नुभएको छ शर्मिलाजीलाई पनि धेरै धेरै धन्यवाद छ तर मैले कमेन्ट चाहिँ पुरा पढ्न पाइनँ सरी पनि भन्न चाहन्छु त्यसका लागि र यतिखेर अर्को तपाईँका एसएमएसहरू तपाईँका कमेन्टहरू अझै बाँकी छन् कि म हेरिरहेको छु तपाईँका कमेन्टहरू बाँकी रहेछन् भने नाम मात्र भए पनि लिने मेरो उद्देश्य हो यतिखेर मैले तपाईँका पुरा कमेन्टहरू पढ्न भ्याइनँ तर पनि तपाईँका कमेन्टहरूमा नाम मात्र भए पनि पढ्ने कोसिस चाहिँ अवश्य गरिरहेको छु तपाईँका नाम मात्र राख्नु पाउँदा पनि मलाई एक प्रकारको खुसी प्राप्त हुन्छ र यतिखेर तपाईँका केही कमेन्टहरू नामहरू छुटेका छन् कि म हेरिरहेको छु तर मलाई अलिकति गाह्रो भइरहेको छ रिफ्रेस गर्नको लागि र पेजहरूमा पनि म गइरहेको छु रेडियो सर्भर पेजमा पनि तपाईँले कमेन्ट गर्नुभएको छ केही साथीहरूले त्यो चाहिँ मैले लिङ्क मात्रै दिएको थिएँ त्यसमा चाहिँ तर केही साथीहरूले कमेन्ट पनि गर्नुभएको छ ती कमेन्टका नामहरूलाई पनि म लिने कोसिस गरिरहेको छु कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारैभर र यतिखेर रेडियो सर्भरको पेजमा पनि केही साथीहरूले कमेन्ट गर्नुभएको छ आठजना साथीहरूले कमेन्ट गर्नुभएको रहेछ उहाँहरूको कमेन्टहरूलाई म रिफ्रेस गरेर हेरिरहेको छु अलिकता नेटको प्रब्लमले गर्दा कहिलेकाहीँ मैले तपाईँका पुरा कमेन्टहरू पढ्न पाउँदिनँ कहिलेकाहीँ ढिला भइरहेको हुन्छ नेटले झन् ढिला गरिदिन्छ आज तपाईँले अनलाइनमा पनि रेडियो सुन्न अलि असमर्थ भइरहनु भएको छ किनभने अनलाइन स्ट्रिमिङ र एसएमएस सर्भरमा अलिकता समस्या भइरहेको छ त्यसैले मैले तपाईँका सम्पूर्ण कमेन्टहरू पढ्न पाएको छैन र यतिखेर केही साथीहरूको कमेन्टहरूमा नाम मात्रै भए पनि लिने कोसिस गरिरहेको छु तर पनि अलिकति धोका दिइरहेको छ यतातिर <laughs> म कमेन्ट गर्नुभएको थियो रहेछ एसके यादवजीले धेरै धेरै धन्यवाद छ एसकेजी तपाईँ कमेन्टको लागि त्यसै गरी निर्जला मकरा राईजीले पनि कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ निर्जलाजी तपाईँको कमेन्टको लागि मैले कमेन्ट चाहिँ पढ्न पाइनँ पुरा धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ हजुरको कान्छु म भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अह कसले गर्नुभएको छ उहाँ कमेन्ट हेर्दैछु म अमर अनुरागी छेत्रीजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ भरत रिजालजीले रेडियो अनलाइनमा छैन भन्नुभएको छ आज अनलाइनबाट सुन्न पाउनु भएन सरी भन्न चाहन्छु म त्यसको लागि चाहिँ त्यसै गरी हजुरको कान्छु म भनेर धेरै लेख्नु भएको सिर्जना मोक्तान रहेछ उहाँको नाम सिर्जना मोक्तान फ्रम पदम पोखरी भएर आपधापबाट सिर्जनाजी तपाईँको पनि कमेन्ट पढ्न पाइनँ सरी त्यसै गरी अरू कमेन्ट गर्नुभएको छ हजुरको कान्छोमा भन्नुभएको छ उहाँले कमेन्ट गर्नुभएको छ निर्जला मकर राई उहाँहरूको कमेन्ट पढिसकेको छु र तपाईँका अन्य कमेन्टहरू पनि बाँकी छन् कि मैले नाम मात्र भए पनि लिइसकेको छु यतिखेर र तपाईँ धेरै साथीहरूले एसएमएस गरिदिनु भयो कमेन्ट गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद कार्यक्रमको व्यवसायबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री चाहूं तुझे कोई किसी को न चाहे